भएको छ अमेरिका रहँदा कोइरालाले चिकित्सकको प्रत्यक्ष निगरानीमा रेडियो थेरापी गराउनु भएको थियो रेडियो पछि कोइरालाको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएको छ उहाँ फलोअपका लागि तीन महिनापछि पुनः अमेरिका जानुपर्नेछ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि केही दिनमै ब्याङ्क ब्याङ्कक जानुहुने भएको छ दायाँ हातमा संक्रमण बढ्दै गएपछि थप उपचार र आरामका लागि उहाँ थाइल्याण्डको ब्याङ्कक जानु हुने भएको छ महाधिवेशनको धपेरी र पहिलेदेखि नै बिरामीका कारण उहाँलाई थप समस्या भएको छ त्यसैले आराम र उपचार दुवैका लागि ब्याङ्कक जान लाग्नु भएको हो आउँदो पच्चीस गते केन्द्रीय कमिटि बैठकको लागि फर्कने गरी ओली बैठक जाने तयारीमा हुनुहुन्छ कम्तीमा दुई हप्ता आराम र उपचारको आवश्यकता देखिएको छ पच्चीस गतेको बैठकमा फर्कने गरी छिट्टै त्यसतर्फ जाने विषयमा छलफल भएको छ ओलीलाई अहिले अरू समस्या नभए पनि हात सुनिने समस्या रहेको छ संविधान सभाको संवैधानिक राजनीतिक तथा सम्वाद सहमति समिति अन्तर्गतको वार्ता उपसमितिले सशस्त्र समूहसँग पनि वार्ताको तयारी थालेको छ संविधान सभा बाहिर रहेका दल र समूहहरूलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउन समितिले यस्तो तयारी गरेको छ वार्ता प्रक्रिया कहिलेदेखि शुरू गर्ने र कुन ठाउँमा हुने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन समितिले पछिल्लो पटक संविधान सभा बाहिर रहेका विभिन्न संघ संस्थासँग पनि छलफल गरेको छ संयुक्त राष्ट्रसंघका उप महासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेभी सौस काठमाडौँ आइपुग्नु भएको छ उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख दीपक धिताल संयुक्त राष्ट्रसंघका कायम मुकायम प्रमुख निकोल भिनाज सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्ज कुमार राई नेपाली सेनाका वरिष्ठ अधिकारी तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत पुरूषोत्तम ढुङ्गाना लगायतले स्वागत गर्नुभएको थियो परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग भेटवार्ता गर्नु भएको छ भेटका क्रममा उपमहासचिवले नेपाली सेनाले विश्वमा शान्ति स्थापनाका लागि खेलेको भूमिकाप्रति प्रशंसा गर्नु भएको छ राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने नेपाल पाँचौं मुलुक हो उपमहासचिव सौसले राष्ट्रपति डाक्टर रामवरण यादव प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उप प्रधानमन्त्री एवं गृहमन्त्री बाबदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग आज बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज आयोजना गर्ने शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता विषयको छलफल कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपमहासचिव सौसले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ अमेरिकी विदेश मन्त्री जोन केरीले मलेसियाली विमान खसाल्न रूसी पृथकतावादीहरूको संलग्नता रहेको प्रमाणहरू भएको दावी गरेका छन् केरीले विमान खसाल्नमा संलग्न रहेकालाई कार्यवाही गर्नका लागि रूस समक्ष आग्रह पनि गर्नुभएको छ रूस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको डेनस्कस क्षेत्रमा पाँच दिन अघि मलेसिया एयरलाइन्सको एमएच सत्र विमानलाई मिसाइल आक्रमण गरी खसालिँदा दुई सय अन्ठानब्बे जना मारिएका थिए मृत्यु भएकाहरूमध्ये एक सय छ्यानब्बे यात्रुको शव भने घटनास्थलबाट संकलन गरिएको युक्रेनका आपतकालीन सुरक्षा अधिकारीहरूले उल्लेख गरेका छन् संकलन गरिएका शवहरू रेफ्रिजरेटरको सुविधा भएको रेलको डिब्बामा राखिएको छ तर कुन ठाउँमा राखिएको छ भन्ने बारे अझै प्रश्न पारिएको छैन अमेरिकाले मृतकको शव हटाउने र साँचे प्रमाण मेटाउने प्रयास गरिएको भन्ने विभिन्न रिपोर्ट आएको जनाएको छ दुर्घटनास्थलमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको पहुँचलाई सीमित बनाएको भन्दै पश्चिमा मुलुकहरूले रूस र पृथकतावादीको आलोचना गरेका छन् विमान दुर्घटनाको अनुसन्धानमा युरोपेली सुरक्षा एवं सहयोग संगठन ओएससीको टोली संलग्न रहेको छ र अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया गएको नेपालको सोह्र वर्ष मुनिको फुटबल टोली आज स्वदेश फर्किएको छ नेपाली युवा टोली आज दिउँसो पाउने बाह्र बजे काठमाडौँ आइपुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ आउँदो महिना हुने सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि यही असार तेइस गते कोरिया गएको थियो दक्षिण कोरियामा रहँदा नेपाली टिमले त्यहाँको युवा टोलीसँग एक खेल खेलेको थियो भने दुई खेल विश्वविद्यालयको टीमसँग खेलेको थियो जसमा एक खेल जित र दुई खेलमा बराबरी टुङ्गिएको थियो भदौ एक्काइसमा शुरू हुने सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनशीपमा समूह सीमा रहेको नेपालले उज्किस्तान कुवेत र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ हौस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा नमस्कार यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेटलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी